ज्यानलाई पर्नु पर्यो देउराले उकाल चढेर विजयपुर खोला चढेर सानीलाई बोलाउँदा बोलिन पर्नु कि पर्यो ज्यानलाई पर्नु कि पर्यो देउराली उकालो चढेर बिजापुर खोला चढेर सानीलाई बोलाउँदा बोलिन पर्नु फिर पर्यो ज्यानलाई पर्नु फिर पर्यो Thank you. खोलाको तिरैमा बच्चामा हामी खेलेछौँ गण्डकीको भिरैमा बएर टिपी खाएछौँ अँधेरी खोलाको तिरैमा बच्चामा हामी खेलेछौँ गण्डकीको भिरैमा बएर टिपी खाएछौँ बएर टिपी खाएछौँ अब त हेर सानीको जिउमा रङ्ग चढेछ छुन पनि डर लाग्यो पर्नु पिर पर्यो ज्यानलाई पर्नु पिर पर्यो देउराली उकालो चढेर बिजापुर खोला तरेर पानीलाई बोलाउँदा बोलिन पर्नु पिर पर्यो ज्यानलाई पर्नु पिर पर्यो पराल भारीमा बच्चामा लुटी खेलेछौ लै भाका छोपेर हात समाई नाचेछौ बारीको पराल भारीमा बच्चामा लुटी खेलेछौ लै भाका छोपेर हात समाई नाचेछौ हात समाई नाचेछौ अब त सानी तरुनी भए भेद भए पनि बोल आँखा जुझे पनि तर्किन्छ पर्नु पिर पर्यो ज्याङ्गल पर्नु पिर पर्यो देउराले उकाल चढेर बिजापुर खोला तरेर पानीलाई बोलाउँदा बोलिन पर्नु पिर पर्यो ज्याङ्गल पर्नु पिर पर्यो ज्याङ्गल पर्नु पिर पर्यो